उत्पत्तिको पुस्तक अध्याय दश नुवाका छोराहरू सेम हाम र यफेतको वृत्तान्त यही हो जलप्रलयपछि तिनका पनि छोराहरू जन्मे यफेतका सन्तानहरू यफेतका छोराहरू Gomer Magog Madai Javan Tubal Meshech र तिरास गुमेरका छोराहरू अस्कनज रिपत र तोगरमा यावानका छोराहरू एलिसा तर्सिस कित्तिम र रोदानिम यिनीहरूबाट नै समुद्र तटवासीहरू तिनीहरूका देशभित्र प्रत्येकको आफ्नो भाषा र जाति अनुसार फिजिए हामका सन्तानहरू हामका छोराहरू कुश मिश्रइम पुत र कनान कुशका छोराहरू सेवा हविला सप्ता रामा र सप्तका रामाका छोराहरू सेवा र ददान कुशले निम्रोदलाई जन्माए यिनी नै वीर पुरुष भए यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए यसैले निम्रोद जस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी भन्ने आहान चलेको छ सुरुमा तिनको राज्यमा बेबिलोन एरेक अक्कड र कल्नेह थिए जुन सिनार देशमा छन् त्यही देशबाट तिनी असुरमा गए र निनोवे रहोबोत इर र कालह सहरहरू बनाए अनि निनोवे र कालहको बीचमा रेसेन सहर बनाए रेसेन चाहिँ महान सहर हो मिश्रइम लुदी अनामी लहाबी नप्टोही पत्रुसी कसलुही जसबाट पलिस्तीहरू निस्के र कप्तोरीहरूका पुर्खा थिए कनानले आफ्ना जेठा छोरा सिदोन जन्माए कनानबाट हित्ती यबुसी एमोरी गिर्गासी हिवी अरकी समारी र हमातीहरू उत्पन्न भए त्यसपछि कनानका वंशहरू जताततै फिजिए कनान देशको सिमाना सिदोनदेखि गरार जाने बाटोतिर गाजासम्म र सदोम गमोरा अदमा र सबोइम जाने बाटोतिर भएर लासासम्म थियो हामका छोराहरू तिनका वंश र भाषा अनुसार र तिनका देश र जातिहरू यी नै हुन् सेमका सन्तानहरू येफेतका भाइ सेमका पनि छोराहरू जन्मे सेम एबेरका सबै सन्तानका पुर्खा थिए सेमका छोराहरू एलाम अशुर अर्पक्षद लुद र अराम थिए अरामका छोराहरू उज हुल गेतेर र मेसेक थिए अर्पक्षद सेलहका पिता भए सेलह एबेरका पिता भए एबेरका दुईजना छोराहरू जन्मे एउटाको नाउँ पेलेग थियो किनभने तिनकै समयमा पृथ्वी अलग अलग भागमा बाँडियो तिनका भाइको नाउँ योक्तान थियो योक्तानले अल्मुद्दद सेलेप हसर्मवित यरह हदोरम उजाल दिक्ला ओबाल अबामायल सेवा ओपिर हविला र योबाबलाई जन्माए यी सबै योक्तानका छोराहरू थिए तिनको वासस्थान मेसादेखि यता पूर्वको पहाडी देश सपारा जाने बाटोसम्म थियो सेमका छोराहरू तिनका वंश र भाषा अनुसार र तिनका देश र जातिहरू यी नै हुन् नुवाका छोराका वंशहरू आफ्नो जाति अनुसार यिनै हुन् यीबाट जलप्रलयपछि पृथ्वीमा जाति जाति अलग अलग भएर जताततै फिजिए